तिमीलाई सम्झिँदा तिमीलाई सम्झिँदा तडफिरहेको मेरो मन तिम्रो स्पर्शलाई हा हा तिमीलाई सम्झिँदा तिमीलाई सम्झिँदा तडफिरहेको मेरो मन तिम्रो स्पर्शलाई हा हा सागर भए भोगी आउँथे सागर भए भोगी आउँथे हावा भए फैली आउँथे हावा भए फैली आउँथे तर बेहोस प्रिय म पागल प्रेमी बरे हा हा तिमीलाई सम्झिँदा तिमीलाई सम्झिँदा तडपिरहेको मेरो मन तिम्रो स्पर्शलाई हा हा भए हुडी आउँथे पन्छी भए हुडी आउँथे बादल भए गर्जी आउँथे बादल भए गर्जी आउँथे तर बेहोस प्रिहे म प्रेम पुजारी बरे हा हा तिमीलाई सम्झिँदा हा तिमीलाई सम्झिँदा तडपिरहेको मेरो मन तिम्रो स्पर्शलाई हा तिमीलाई सम्झिँदा तिमीलाई सम्झिँदा तडपिरहेको मेरो मन तिम्रो स्पर्शलाई हा हा तिमीलाई सम्झिँदा तिमीलाई सम्झिँदा तिमीलाई सम्झिँदा तिमीलाई सम्झिँदा तिमीलाई सम्झिँदा तिमीलाई सम्झिँदा